रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम अर्पण समर्पण हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राजनी तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउने गर्छौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र व्यवसायमा रहेर विशेष गरी तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथीभाइसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बीच र अर्पण समर्पणको श्रृङ्खलामा रहेर तपाईँको सम्झनालाई तपाईँकै साथीभाइसम्म हामी पुर्याउँछौँ अलिकति आफन्तबाट टाढा हुनुहुन्छ घर परिवारदेखि टाढा हुनुहुन्छ केही भन्न मन लागेको छ केही नभनि नहुने भएको छ कुनै सन्देश नदिन हुने भएको छ भने आउनुहोला दुईवटा बाटो आज पनि हामीले तपाईँको लागि भनेर खुला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ र अर्पण समर्पणको श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खलालाई आज विशेष गरी विभिन्न लोकभाकाहरूले चाहिँ निकै नै रमाइलो बनाउने हामी जमर्को गरिराखेका छौँ र मिठा मिठा लोकभाकाहरू तपाईँको माझमा लिएर आएका छौँ कार्यक्रम अर्पण समर्पणको सुरुवात गर्छौँ एउटा निकै नै मिठो भाका भाका जुन भाका भर्खरै बजारमा पनि आएको छ तपाईँलाई निकै नै मनपर्छ होला यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि जय जय होस् <laughs> पनि तिमीलाई छुम्भनुहोस् जय जय होस् जय जय होस् तिम्रो जय जय होस् सुन झरोस् मुझै रुन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् जुले पनि तिमीलाई छुम्भनुहोस् जय जय जय जय होस् तिम्रो जय जय हो सुन झरोस् मैझै रुन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय हो नपारोस् सानो तिम्रो जिन्दगी सुखमय हो सुखमय होस् निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ अर्पण समर्पणको आजको यो श्रृङ्खलामा तपाईँको सम्झना आफन्तसम्म पुर्याउँछौँ र यस्तै मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा राख्छौँ यति बेला कोही साथी आइसक्नु भएको छ आफ्नो आफन्तलाई सम्झिनको लागि लागि म उहाँलाई स्वागत गर्छु हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ प्रतीक्षा दिदीले मलाई चिन्नु भएन प्रतीक्षा दिदीले चिन्नु भएको छ होला तर धेरै समय पछाडि प्रतीक्षा दिदीसँग भेट भयो कि जस्तो लागिरहेछ भेट भएको छैन भेट भएको छैन है अनि मैले चिनेको छु भनेर त भन्दै भन्दिनँ त्यसमाथि पनि माया मार्नु भएको छ अनि मैले चिनाएको छु भनेर भन्छु त माया मारेकै छैन मार्नु भएको छैन है ल ठिकै छ आज एकपटक भन्नुहोस् न त म एकदम राम्रोसँग चिन्छु अब म कुराकबाट सरिता लामा अनि के छ सरिताजी हालखबर सबै ठिकै छ अनि हजुरको मेरो पनि एकदम ठिक छ सरिताजीको जस्तै छ अनि के गर्नुहुन्छ तपाईँ अहिले चाहिँ म त्यतिकै घरमै बसी बस्छ हो ए अहिले चाहिँ बसी बसाउने छ है अनि आज अर्पण समर्पणमा आउनु भएको छ एउटा मिठो भाका हामी राख्छौँ तपाईँको माझमा क कसलाई सम्झिनुहुन्छ त्यो भाका मार्फत सर्वप्रथम हजुरको लागि धन्यवाद त्यसपछि कन्ट्री रुमको दादाको लागि हजुर अनि सूर्य दादा अर्पण होल युनिटलाई हजुर अनि मेरो घर परिवार र मलाई सरिता लाम भनेर चिनिन चाहिँ सम्पूर्णलाई हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो सर दाजी फेरि फेरि पनि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 कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमोसा ट्राभल्स एन्ड टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa towers and tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय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 आजकल व्यस्तता भएर अलिकति कार्यक्रममा सहभागी हुन नपाएको छु भनेपछि सुन्न चाहिँ सुनिराख्नुहुन्छ है ल ठिकै छ तपाईँको सहभागिता नभए पनि यति बेला चाहिँ सुनिराख्नु भएको छ है भनेर हामीले सम्झिँदा चाहिँ हुन्छ है अनि आज अर्पण समर्पणमा आउनु भएको छ क कसलाई सम्झिन मन लाग्यो विशेष गरी हजुरलाई धन्यवाद कन्ट्रोल रुमको दादालाई सुनिल भने भन्ने नचिन्ने सम्पूर्णलाई मेरो एफएम सुनेर भएको भाइ ओम कुमारलाई अनि भान्जीलाई र चैन्द्र सरलाई जन्माया दिदीलाई अनि इन्द्र सरलाई अमर सरलाई अनि ममता दिदीलाई र मेरो विशेष गरी मेरो प्यारी खुसीलाई दिदी हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउनु होला है त ल नमस्कार यति बेला अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूमा तपाईँकै सम्झना तपाईँकै घर परिवार तपाईँकै आफन्तसम्म पुर्याउनका लागि हामी आएका छौँ र अब भने कार्यक्रमबाट पनि छुटिनुपर्छ राजले आजले इसारा गरिसक्नुभयो कार्यक्रमबाट विदा माग्नुपर्छ है भनेर जी होस् अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट भने छुटिने बेलामा हामी आइसकेका छौँ तिनजेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र जेलसम्म जो साथीहरूले आज फोन गर्नुभयो फोन गर्न प्रयास गर्नुभयो तपाईँ सम्पूर्णप्रति निकै नै आभार प्रकट गर्छु र प्राविधिक साथको लागि राजलाई धेरै धन्यवाद दिँदै म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार सारेको म बाहेक छ कुन मलाई पारखे दिन रातै रुँदी मर्दैन माया जुनी जुनीसम्म माया लाको सवाल छ कसम खाको सवाल छ